अब काठमाडौँ धाइरहनु पर्दैन अब Om Sairam dental care and research centre टाँडीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर अजय शाह आउँदै हुनुहुन्छ समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् विस्तृत जानकारीका लागि Om Sairam dental care and research centre प्राली रत्नगर दुई चाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच बैसठी सात सय छैसठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जारा र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा अख्तियारको चरम दुरूपयोग गरेका व्यक्तिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै प्रमुख बनाउने निर्णयले कुशासनको चरम अवस्था देखाएको भ्रष्टाचार विरूद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ नेपालगंजमा गरिएको विचार गोष्ठीमा ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष विष्णु बहादुर केसीले कार्कीलाई अख्तियार प्रमुख बनाउने दलहरूको निर्णयले जनता र सुशासनको क्षेत्रमा काम गर्दै आएका व्यक्ति र संघ संस्थालाई निराश पारेको बताउनुभयो दलहरू जनमतको उपेक्षा गर्दै अगाडि बढ़िरहेको बताउँदै केसीले नेपालमा सुशासनको अवस्था चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्य खेमराज रेग्मीले गलत चरित्रका व्यक्तिलाई अगाडि सारेर दलहरूले जनतालाई निराश पारेको बताउनुभयो कार्यक्रममा मध्य पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शारदा प्रसाद त्रिताले देशका अन्य क्षेत्रका तुलनामा मध्य पश्चिममा भ्रष्टाचार बढ़ेको बताउनुभयो सदाचार र जवाबदेता शीर्षकमा गरिएको विचार गोष्ठीमा पश्चिमाञ्चल मध्य पश्चिमाञ्चल सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लाका सरकारी प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ आगामी मंगिरमा गर्ने भनिएको संविधान सभा चुनावको मिति घोषणा र आवश्यक वातावरण तयार पार्ने विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ समितिका संयोजक नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले साँझ पाँच बजेका लागि उच्च स्तरीय राजनैतिक समितिको बैठक डाक्नु भएको हो सेना समायोजन विशेष समितिको भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकार र समितिप्रति असन्तुष्ट रहेका नेकपा माओवादी लगायतका दलहरूलाई वार्ता प्रक्रियामा ल्याउने विषयमा छलफल हुने बताइएको छ यस्तै निर्वाचनमा मंगसिरमा निर्वाचन गर्ने गरी मिति सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गरिने कांग्रेस नेता रामशरण महतले जानकारी दिनुभयो बैठकमा चुनावका लागि आवश्यक ऐन नियम संशोधन लगायतका विषयमा पनि छलफल गरिने नेता महतको भनाइ छ गृह मन्त्री माधव प्रसाद घिमिरेले सरकारको एकमात्र लक्ष्य निर्वाचन भएको बताउनु भएको छ सुनसरीको चतरामा गरिएको कार्यक्रममा गृह मन्त्री घिमिरेले एकलव्य झै सरकार निर्वाचनको लक्ष्य प्राप्तिका लागि लागि परेको स्पष्ट पार्नुभयो जनतामा चुनावको विषयलाई लिएर शंका बढ़िरहेको बताउँदै घिमिरेले निर्वाचन हुनेमा विश्वस्त रहन उहाँले जनतासँग आग्रह पनि गर्नुभयो आगामी कार्तिकको अन्तिम साता वा मंगिरको पहिलो साताभित्र चुनाव गर्न सरकारले तयारी गरिरहेको गृहमन्त्री घिमिरेले जानकारी दिनुभयो यही सरकारले गराउने चुनाव बहिष्कार गर्ने घोषणा गरेका नेकपा माओवादी लगायतका दलहरूसँग वार्ताको प्रयास भइरहेको भन्दै उहाँले आन्दोलनरत पक्षको सकारात्मक माग पूरा गर्न सरकार तयार रहेको समेत बताउनुभयो निर्वाचनलाई अनिश्चित बनाउने काम कुनै पनि दलहरूबाट नहुने भन्दै सबै दलहरू निर्वाचनका लागि तयार भए देशले छिट्टै निकास पाउने गृहमन्त्री घिमिरेले जानकारी गराउनुभयो आगामी संविधान सभाको चुनावका तयारीका विषयमा अमेरिकाले चासो व्यक्त गरेको छ अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले नेपाली कंग्रेसका सभापति सुशील कोइरालासँग भेट गरी चुनावी तयारी र नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा चासो व्यक्त गर्नुभएको हो कोइराला निवास महाराजगंजमा भएको भेटमा राजदूत बोडीले नेपालमा स्थायित्व र विकास हेर्न चाहेको बताउनु भएको थियो जवाफमा कोइरालाले आगामी संविधान सभा चुनावले राजनैतिक स्थायित्व कायम गर्ने र नेपालको आर्थिक समृद्धिलाई मूल एजेण्डा बनाई अगाडि बढ्ने जवाफ दिनुभएको थियो बोडेले दलहरूबीच विवाद अन्त्य गरी छिटो संविधान सभाको चुनाव सम्पन्न गर्न कोइरालालाई शुभकामना दिनुभएको भेटमा सहभागी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जानकारी दिनुभयो मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानका अन्तर्वस्तुमा पूर्व सहमति नभएसम्म जतिपटक चुनाव गरे पनि संविधान नबन्ने बताउनु भएको छ मधेसी जनाधिकार फोरम नेपालमा प्रवेश गर्नुभएका नेपाल सद्भावना पार्टीका पूर्व उपाध्यक्ष भरत विमल यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष यादवले एकीकृत माओवादीमा दैद्य चरित्र मौलाएको आरोप लगाउनुभयो हेटौँडा महाधिवेशनपछि माओवादी न लोकतान्त्रिक पार्टीमा रूपान्तरित भएको न त कम्युनिष्ट पार्टीमा अडिक रहन सकेको भन्दै माओवादीको चरित्र द्वैध भएको यादवको टिप्पणी छ एकीकृत माओवादीले संघीयता पक्षधर पार्टी भएको भनेर गरिएको प्रचारबाजी गलत भएको जिकिर गर्दै यादवले माओवादीले सधैँ झुटको खेती गर्ने गरेको आरोप समेत लगाउनुभयो आज नेतृत्व चयन गर्ने भनिए पनि चितौनमा जारी रहेको नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा विवाद सिर्जना भएपछि अझै प्रक्रिया शुरू हुन सकेको छैन दिउँसै मतदान शुरू हुने भनिएकोमा महाधिवेशनमा सहभागी पर्यवेक्षकले मतदाता विधान संशोधन हुनुपर्ने माग राख्दै अवरोध गरेपछि मतदान शुरू हुन नसकेको हो यसअघि मतदान प्रक्रिया शुरू गर्न खोजिएको भए पनि केही सहभागी विरोधमा उत्रिएपछि पटक पटक प्रक्रिया अवरुद्ध भएको थियो आन्दोलित पक्षसँग वार्ताको प्रयास भइरहेकाले केही बेरमा मतदान शुरू हुने बताइएको छ महासंघको अध्यक्षमा नरेश ताम्राकार चन्द्र विक्रम राई पेमा छिरी शेर्पा नागेन्द्र कुमाल र नेत्यानन्द ताजपुरिया दावेदारका रूपमा प्रस्तुत भएका छनृ यसै गरी महासचिवका लागि गोविन्द छत्याल डण्डु शेर्पा नवीन रोक्का पेम्बा भोटे ज्ञानबहादुर बोटे र बुद्ध घरती गरी छ जनाले दावी प्रस्तुत गरेका छन् चुनावी प्रक्रिया अगाडि बढाउने क्रममा महाधिवेशनमा सहभागी पर्यवेक्षकले मताधिकारका लागि विधान संशोधनको बात विधान संशोधनको माग गर्दै पटक पटक बन्द सत्र घेराउ गरेका थिए यस्तै नेकपा मालेको छैटौं राष्ट्रिय सम्मेलनमा पनि आजदेखि बन्द सत्र शुरू भएको छ हिजो उद्घाटन सत्र सकिएपछि आजदेखि ललितपुरको सभाहिटीमा बन्द सत्र शुरू भएको कार्यालय सचिव कपिल पोखरेलले जानकारी दिनुभयो बन्द सत्रमा महासचिव सीपी मैनालीको राजनैतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ दुई दिनसम्म चल्ने बन्द सत्रमा पार्टीको नेतृत्व सहित पार्टीको विधान कार्यनीति तथा एमालेसँगको एकताका विषयमा पनि छलफल हुने पोखरेलले बताउनुभयो बजारमा सुनको अभाव भएको भन्दै कोटा बढाउन सुन चाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् माग अनुसारको आपूर्ति नहुँदा व्यवसायी र उपभोक्तालाई मार परेको भन्दै व्यवसायीले राष्ट्र बैंकसँग सुनको कोटा बढाउन माग गरेका हुन् व्यवसायीहरू अहिले केही बेरमा सुन आयातको कोटा बढाउन माग गर्दै नेपाल राष्ट्र बैंक जाने तयारी गरिरहेको महासंघले जनाएको छ नेपालमा वाणिज्य बैंक मार्फत दिनमा पन्ध्र किलो सुन आयात गरिन्छ तर माग भने दैनिक पच्चिस किलोभन्दा बढी भएकाले सुन कमी हुँदै आएको व्यवसायीको भनाइ छ यसैबीच आज सुनको भाव तीन सय रुपियाँले घटेको छ आज सुनको भाव तोलामा एकाउन्न हजार छ सय रुपियाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ हिजो सुनको भाव तोलामा एकाउन्न हजार नौ सय रुपियाँ रहेको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा गिरावट आएकाले भाव घटेको महासंघले जनाएको छ आज अक्षय तृतीया अर्थात वर्षकै पवित्र दिन आजको दिनलाई सातु खाने दिनका रूपमा मनाइँदैछ आज खुदो र महको शर्बत तथा जौको सातु खानाले गर्मी एममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढ़ाउन सय पुग्ने विश्वास गरिन्छ आजकै दिन वृद्धाहरूलाई छाता लौरो र कपड़ाको जुत्ता दान गर्ने चलन पनि रहेको छ यसरी दान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रहेको छ वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई विघ्न विनाश विनाशक दिन पनि भनिन्छ चार युगमा सत्य र त्रेता यसै तिथिबाट शुरू भएको मानिन्छ जिल्ला प्रशासन कार्यालय पालपारे गरेको छड्के निरीक्षणमा सरकारी कार्यालयहरूमा पच्चीस जना कर्मचारी बिना जानकारी अनुपस्थित रहेको पाइएको छ जिल्लाका आठवटा सरकारी कार्यालयमा आज बिहान सभा दस बजे भएको आकस्मिक छड्के निरीक्षणमा अधिकृत स्तरका चारजना र सहायक स्तरका एक्काइसजना गरी पच्चीसजना कर्मचारी अनुपस्थित रहेको पाइएको हो प्रशासनले तथ्याङ्क कार्यालय घरेलु तथा साना उद्योग कार्यालय डिभिजन सहकारी कार्यालय कोष तथा लेखा नियन्त्रण कार्यालय नापी कार्यालय मालपोत कार्यालय महिला विकास कार्यालय र जिल्ला हुलाक कार्यालयमा छड्के निरीक्षण गरेको हो बिना जानकारी अनुपस्थित हुने कर्मचारीलाई निजामती सेवायन बमोजिम कारवाही गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी नवराज बराललाई उद्धित गर्दै सहकर्मी केशव घिमिरेले जनाएका छन् खोटाङको सदरमुकाम दिक्तेलमा मादक पदार्थ सेवन गरी होटल तोडफोड़ गर्ने चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ मादक पदार्थ सेवन गरी सदरमुकाम दिक्तेलमा रहेको बैंक चोकमा रहेको होटल सनराइज भ्यू एण्ड रेस्टुरेन्टको सामान तोडफोड़ गरेको अभियोगमा चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ पक्राउ परेका युवाहरूलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी कार्यवाही प्रक्रिया शुरू गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ ओपन ठुल्ठुला दिने हामी सबै नै स्टाइलमा खनखन पैसा गर्ने अब खुबै नै सबै छन् दङ्गै यहाँ स्टाइलले एसएमएस style. Oh. पैसा सबै थाले ओपन स्टाइल सबैलाई ह्याप्पी सेभेन्टी भन्दै बजाजले दिँदैछ सात हजारदेखि लाखौँ जित्ने मौका त्यो पनि स्टाइलमा Bajaj happy seventy open cash pump style शर्तहरू लागू हुनेछन् रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट खबर पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी सरकारमा जाने निश्चित भएपछि पाकिस्तानमा नयाँ सरकार निर्माणको सरगर्मी शुरू भएको छ पछिल्लो मत परिणाम अनुसार शरीफको पीएमएलएन पार्टीले सबैभन्दा धेरै सीट हासिल गरेपछि उनले नयाँ सरकार गठनबारे सहयोगीहरूसँग छलफल शुरू गरेका हुन् चुनावको अन्तिम नतिजा भने सार्वजनिक भइसकेको छैन यद्यपि सबैभन्दा धेरै सीट हासिल गरिसकेको शरीफकै पार्टी सरकारमा जाने पक्का भइसकेको छ स्पष्ट बहुमत आउन गर्न नसकेकाले उनको पार्टीले कुनै पनि दलस गठबन्धन गर्नुपर्ने अनिवार्य देखिएको छ संसदको तल्लो सदनका लागि आवश्यक तीन सय बयालिस सीट मध्ये बहुमत प्राप्त गर्न समानुपातिक सहित एक सय बहत्तर सीट आवश्यक पर्दछ फिलिपिन्समा आज आम निर्वाचन भइरहेको छ निर्वाचनलाई राष्ट्रपति बेगिनको अक्विनोको कड़ा सुधार प्रयासका लागि महत्वपूर्ण मानिएको छ राष्ट्रपति अक्विन्योले मध्य अवधि निर्वाचनको आह्वान गरे अनुसार अहिले मतदान भइरहेको हो निर्वाचनमा हजारौं स्थानीय नेताहरूका साथै राष्ट्रिय संसदहरू राष्ट्रिय सांसदहरू निर्वाचित हुनेछन् राष्ट्रपति अक्विन्डोले भ्रष्ट राजनीतिक प्रणाली तथा हाल अवरुद्ध देखिएको अर्थतन्त्रमा सुधार गर्न गरेको प्रयासका लागि निर्वाचन जनमत संग्रहको रूपमा रहेको छ दस करोड़ जनसंख्या रहेको फिलिपिन्समा चरम भ्रष्टाचारका कारण गरिबी बढ्दै गइरहेको बताइएको छ अब खेल खबर Indian premier league IPL cricket अन्तर्गत आज एउटा मात्र खेल हुँदैछ बेलुका सभा आठ बजे हुने खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद भिड्नेछन् यसअघि हिजोको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पाँच विकेटले पराजित गरेको छ बेंगलोरले चौध खेल खेल्दै सोह्र अङ्कका साथ चौथो स्थानमा रहेको छ भने कोलकाता पनि समान चौध खेलबाट बाह्र अङ्कका साथ छैटौं स्थानमा रहेको छ त्यस्तै हिजो भएको दोस्रो खेलमा चेन्नई सुपर किङ्स सँग राजस्थान रोयल्स पाँच विकेटले विजयी भएको थियो समान चौध खेल खेलेका दुई टीमको समान बीस अंक भए पनि रन रेटको आधारमा अंक तालिकामा चेन्नई पहिलो तथा राजस्थान दोस्रो स्थानमा रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक अख्तियारको दुरूपयोग गरेका व्यक्तिलाई नै अख्तियार प्रमुख बनाउने निर्णयको कुशासनको चरम अवस्था देखिएको सरोकारवालाहरूको ठहर दलहरूका कारण जनतामा निराश बढेको दावी निर्वाचनको मिति घोषणा लगायतका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै एकलव्य झै सरकार निर्वाचनको लक्ष्य प्राप्तिका लागि लागि परेको मन्त्री घिमिरेको प्रस्तुति बजारमा सुनको अभाव भएको भन्दै कोटा बढाउन नेपाल राष्ट्र बैंकसँग व्यवसायीहरूको माग पाल्पा प्रशासनले सरकारी कार्यालयहरूमा गरेको छड्के निरीक्षणमा पच्चीस जना कर्मचारी अनुपस्थित पाकिस्तान नेपालमा नयाँ सरकार निर्माणबारे छलफल शुरू फिलिपिन्समा पनि आज निर्वाचन हुँदै र आइपिएल क्रिकेटमा आज मुम्बई र हैदराबाद भिड्ने हौस् त नेपालवाणी नेटवर्कको दिउँसो तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कर्तेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र धीरज बस्नेत विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल विद्यार्थी अवश्य लेखिन्छ क्याब्रे